डडेलधुराको भित्री मधेस क्षेत्रमा खोला गाउँ पसेपछि दर्जनौ घर परिवार प्रभावित खहरे खोलाले दर्जनौ घरमा क्षति बाजुरामा दुई शिक्षकलाई पन्ध्र वर्षपछि तल भुक्तानी रामदुलारी राणाको हत्या घटना पुनः अनुसन्धान हुनुपर्ने माग गर्दै प्रशासनमा धरना डडेलधुवाका राउटीहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित जंगली बँदेलले मकै बाली नष्ट गर्न थालेपछि बैतडीका किसानहरू चिन्तित र सुलेखानसम्मको एकचालिस किलोमिटरसम्म गाडी गुड्न थालेपछि बैतडीको तल्लो सोराड क्षेत्रका बासिन्दा हर्षित प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सोमबार बेलुकादेखिको लगातारको वर्षापछि डडेलधुवाको परशुराम नगरपालिका वडा नम्बर चारमा रहेको रातामाटी खोलामा आएको बाढी गाउँमा पछि पछि दर्जनौ घर परिवार प्रभावित भएका छन् रातामाटी खोलाले अछामे टोल र कोली टोलमा दर्जनभन्दा बढी परिवार प्रभावित भएका हुन् कटाल गाउँको बीच भएर बग्ने उक्त खोलाले अछामी टोलका बिरमल कोलीको घरमा क्षति पुर्याएको छ भने दर्जनभन्दा बढ़ेको खेत बगाएको छ यसै गरी कटालको कोलेटोलका नवलसिंह भाट आनसिंह भाट प्रेम भाट गोपाल दत्त पन्त गौमती पन्त दुर्गा पन्त परमानन्द जोशी कल्याण कठाईत कृष्ण कठायत लालबहादुर माल धर्मानन्द भट्ट लीलाधर ओझा वीरदेव जोशी पुष्कर जोशी र नारायण जोशीको खेतमा क्षति पुर्याएको छ केहीको खेत बगाएको छ भने कसैको खेतमा माटोले पुरिएको स्थानीय बासिन्दा ईश्वरी प्रसाद पन्तले जानकारी दिनुभएको छ खोलाले रातामाटी अछामी टोल छोटी चौकी सार्की टोल कोले टोल लगायतका टोलमा करिब छ रोपनी भन्दा बढी जमिन बगाएको स्थानीय शेरसिंह मालले बताएका छन् यसैबीच परशुराम नगरपालिकाको वडा नम्बर बाह्र लालढुङ्गामा बस पार्क नजिकको खहरे खोला र द्वारिका चोक भएर बग्ने खहरे खोलाले समेत दर्जनौं घरमा क्षति पुर्याएको छ केही वर्ष पहिलेदेखि खोला नभएका उक्त स्थानहरूमा यस वर्ष भनी सामान्य खहरेको ठूलो रूप लिएपछि खोलाहरूले बजार क्षेत्रमा समेत क्षति पुर्याएको जोगबुडाबाट पत्रकार मानबहादुर महराले बताएका छन् बाजुरामा दुईजना शिक्षकलाई पन्ध्र वर्षपछि तलब भुक्तानी भएको छ विद्यालयमा नियमित उपस्थित भएको हाजिर नभए पनि बाजराको ज्ञानोदय मावि र जातोलीले दुईजना निजी स्रोतका शिक्षकहरूलाई पन्ध्र वर्षपछि तलब भुक्तानी दिएको छ विद्यालय व्यवस्थापन समितिले पन्ध्र वर्ष पहिले शिक्षक नियुक्ति गरेको प्रमाणका आधारमा रकम दिएको पाइएको हो तत्कालीन समयमा विद्यालय व्यवस्थापन समिति र स्वयं शिक्षकसँग भएको नियुक्ति पत्रका आधारमा तलब दिएको विद्यालयका लेखापाल देवराज उपाध्यायले जानकारी दिनुभयो दुई हजार बहत्तर सालको भदौमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुला उपाध्यायको अध्यक्षतामा बसेको बैठकले तलब दिने निर्णय गरेको थियो स्थानीय देवराज उपाध्याय र विजयराम उपाध्यायलाई सेवा गरेको हाजिर नभए पनि पन्ध्र वर्षपछि तलब भुक्तानी प्रदान गरिएको छ त्यो मध्ये देवराजलाई पाँच वर्ष र विजय रामलाई तीन वर्षको तलब दिएको बताइएको छ देवराजलाई दुई हजार सन्ताउन्न वैशाखबाट नियुक्ति दिएको भनिएको छ भने हाजिर र नियुक्ति पत्र बाढीले बगाएको भन्दै दुवैजना शिक्षकको हाजिरी प्रमाण सुरक्षित नरहेको विद्यालयले जनाएको छ तर विद्यालय व्यवस्थापन समितिले गरेका अन्य निर्णयहरू भने सुरक्षित रहेकाले केही बदमाशी गरिएको आशंका गरिएको छ निजी शिक्षक देवराज र विजय रामले भने आफूहरूले सेवा गरेको प्रमाण भएकाले रकम दावी गरेको बताउनु भएको छ विद्यालयले शिक्षक देवराज उपाध्यायलाई विद्यालयको प्रिन्टर र कम्प्युटर लिएको भन्दै बत्तीस हजार घटाएर एक लाख बाह्र हजार नगद दिएको छ भने बेजराम उपाध्यायलाई एक लाख बाह्र हजार रकम दिइएको बताइएको छ कञ्चनपुरको बेतकोट नगरपालिका वडा नम्बर एक चम्फापुरकी रामदुलारी राणाको हत्या घटना पुनः अनुसन्धान हुनुपर्ने र अन्य हत्या घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै हिजो जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धरना दिइएको छ नेपाल आदिवासी जनजाति महासंघ लगायतका विभिन्न संघ संस्थाले हिजो टाउकोमा कालोपट्टि बाँधेर धरना दिएका हुन् गत जेठ अठार गते हत्या गरिएकी रामदुलारी राणाको हत्या घटनाका विषयमा अदालतले प्रारम्भिक सुनवाई गरी निर्णय सुनाए पनि प्रहरीको छानबिनमा चित्त नबुझेको भन्दै पीड़ित पक्षले आन्दोलन जारी राखेका छन् त्यस्तै दैजीकै विष्णु भट्ट लगायतका कञ्चनपुरमा भएका अन्य हत्या घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कानूनी कटघरामा उभ्याउन धरना दिएको महिला अधिकार कर्मी शारदा चन्दले बताउनु भएको छ रामदुलारी हत्याका विषयमा भएको पहिलो चरणको आन्दोलन महेन्द्रनगरदेखि काठमाडौँसम्म पुगेर सकिएको छ दोस्रो चरणको आन्दोलन संयुक्त रूपमा शुरू गरिएको छ यसअघि दुई दिन दैजीको चम्पापुरमा चक्काजाम समेत गरेका थिए डडेलधुराको परशुराम नगरपालिका बाह्र आमपानीका राउटे परिवार व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् राज्यको अति सीमान्तकृत वर्गमा रहेको घुमन्ते र फिरन्ते जातिका रूपमा चिनिने राउटे जाति व्यावसायिक तरकारी खेती गर्न लागि परेका छन् डडेलधुराको भित्रीमध्ये क्षेत्र परशुराम नगरपालिका वडा नम्बर बाह्र आमपानीमा बसोबास गर्दै आइरहेका राउटे परिवारहरू व्यावसायिक खेतीको महत्व बुझेपछि प्लास्टिक घर पोली हाउसभित्र आय आर्जनका क्रियाकलापहरू सञ्चालन गरिरहेका छन् दैनिक च्याला मजदुरी माछा मार्ने तथा काठका सामग्रीहरू निर्माण गरी जीविकोपार्जन चलाउने लोपोन्मुख फिरन्ते जाति अहिले आएर सामूहिक रूपमा आय आर्जनमा लागेका हुन् युएस एडको आर्थिक सहयोगमा रुडुक डडेलद्वारा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन पहल परियोजना र जिल्ला कृषि विकास कार्यालय डडेलद्वाराको संयुक्त साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत व्यावसायिक तरकारी खेती शुरू गरिरहेका छन् जम्मा पैंचालिस घरधुरी रहेको राउटे समुदाय मध्येका चौबिस घरधुरीहरूले अहिले आएर आय आर्जनको पेसा अपनाएका छन् जसमध्ये नौ परिवारले जिल्ला कृषि विकास कार्यालय डडेलद्वाराबाट प्रति परिवार एक लाख बराबरका एउटा फलामी र एउटा काठको पोली हाउस र विभिन्न उन्नत जातका बिउहरू सहयोग गरेको छ यसै गरी पहल परियोजनाले प्राविधिक सहयोग र अन्य उन्नत जातका बिउ बाली पात्रो निर्माण र प्राविधिक कार्य सहयोग गरी थप अरू परिवारहरूलाई समूहको माध्यमबाट आबद्ध गराई यसको महत्वबारे अभिमुखीकरण गराउँदै आएको छ लोपन्मुख जाति राउटेको समुदायमा सञ्चालन गरिएको उक्त कार्यक्रमले जीविकोपार्जनमा निकै सुधार आउने र आगामी दिनमा सबै परिवार सक्षम हुने समूहकी अगुवा कृषक दिपा राउटेले बताएकी छिन् अहिले चौबिस घरधुरीको समूहमा बाइस महिला र चार पुरुष आबद्ध रहेको र आगामी दिनमा अन्य समूह निर्माण गरी सबैलाई कृषि जीविकोपार्जनको क्षेत्रमा अग्रसर गराउने पहल परियोजनाका जिल्ला संयोजक विष्णु प्रसाद बोहराले बताउनु भएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ बैतडीका अधिकांश भागमा जंगली बनेलले मकै बाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित हुन थालेका छन् जिल्लाका लेकाली भेगमा जंगली बदेलले मकै बाली नष्ट गर्ने गरेको किसानहरूले बताएका छन् दिउँसो बाँदर तथा राति जंगली बदेलको आतंक सहनु परेको शंकरपुरका जयन्ती अवस्थीले जानकारी दिनुभएको छ मकैमा घोगा लागेदेखि नै रात दिन पहरा दिनु परिरहेको उहाँले बताउनु भएको छ जिल्लाका सबैजसो भागमा बाँदर लङ्गुर र जंगली बदेलले मकै बाली नष्ट गर्ने गरेको बताइएको छ रौडेश्वर शङ्करपुर शिखरपुर चुवागढ क्षेत्र पुर्चौडी क्षेत्र तथा तल्लो सुराडका अधिकांश गाविसमा जंगली बदेलको आतंक रहेको किसानहरूले बताएका छन् उता कैलपाल गाविसमा पनि जंगली बदेलले मकै बाली नष्ट गरेको बाल जागृति प्राविका प्रधानाध्यापक बिराराम विकाले बताउनु भएको छ गत वर्ष हिउँदमा खडेरी परेका कारण हिउँदे बाली भित्र्याउन नपाएका किसानहरू बर्की बाली पनि खेतमै नष्ट हुन थालेपछि हैरान भएका छन् जंगली जनावरको चरण क्षेत्र मासिँदै गएकाले जंगली जनावर खेतबारी आउने गरेको जानकारहरू बताउँछन् स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले जिल्लाका विषयगत कार्यालयका प्रमुख र गाविस सचिवहरूसँग छलफल गरेको छ गाउँपालिका तथा नगरपालिकाको सीमाङ्कन र नामाङ्कनको काम थालनी भएसँगै हिजो तेस्रो छलफलमा विषयगत कार्यालयका प्रमुख र गाविस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 यसअघि भारतीय बजारबाट मात्रै दैनिक उपभोग्य सामग्री भित्रिने गरेका थिए सदरमुकाम पुग्न समेत भारतीय बाटो भएर सदरमुकाम जानुपर्ने जाने गरेका थिए महाकाली नदीमा डुङ्गामा तरेर भारतीय बाटो भएर अन्यत्र जानुपर्ने बाध्यता हटेसँगै स्थानीयलाई सहज भएको हो दरक सुगड खानेपानी आयोजनाले घोडाघोडी नगरपालिका आसपासका विभिन्न ठाउँमा निर्माण गरेका सार्वजनिक शौचालय हस्तान्तरण गरे पनि प्रयोगमा आउन सकेका छैनन् खानेपानी आयोजनाले नगरपालिकाका विभिन्न वडाहरू खुला दिशामुक्त घोषणा गर्ने समयमा शौचालय हस्तान्तरण गरे पनि जिम्मा पाएका निकायहरू जिम्मेवार नहुँदा शौचालय प्रयोगमा आउन नसकेका हुन् आयोजनाले घोडाघोडीमा बनाएको शौचालयलाई टेकनुवा सामुदायिक वन सुखाडेर भ्याली प्याडमा रहेको शौचालय शिवशक्ति सामुदायिक वन घोडागोडी क्याम्पसमा रहेको शौचालयलाई क्याम्पसलाई र सोडे पानी साडे पानीका रहेको शौचालय दशरथ उच्च उच्च माविलाई हस्तान्तरण गरिसकिएको छ आफूले निर्माण गरेका शौचालय के कति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 जंगली जङ्गली मकै बाली नष्ट गर्न थालेपछि बैतडीका किसानहरू चिन्तित र सोलेखानसम्मको एकचालिस किलोमिटरसम्म गाडी गुड्न थालेपछि बैतडीको तल्लो सुरार क्षेत्रका बासिन्दा हर्षित समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रतिनिधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यस लगत्तै बिबिसी नेपाली सियाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई पनि बिदा दिनुहोस् नमस्कार